वनजङ्गलको विनाशसँगै नेपालमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको जीवन पनि सङ्कटमा परेको छ वनजङ्गल विनाश हुँदा चराचुरुङ्गीको वासस्थान नै नाश हुने भएकोले चराचुरुङ्गीहरूको जीवन सङ्कटमा परेको हो विशेष गरेर वासस्थान नाश हुनु विभिन्न विषादीको सेवन र चराचुरुङ्गीहरूको जोरी सिकारी गर्नाले पनि चराचुरुङ्गी सङ्कटमा परेका छन् त्यस्तै चराचुरुङ्गीहरूले खाने खाना उचित नहुँदा पनि चराचुरुङ्गीहरू लोप हुने अवस्थामा पुगेको नेपाल पंक्षी सङ्घ संघका सदस्य तथा बर्ड एजुकेसन सोसाइटी सौराहा चितवनका सल्लाहकार टिकाराम गिरीको भनाइ छ हुनु हो र यसमा पेस्टिसाइड विषादीहरू र सिकार चराचुरुङ्गीको सिकार गरिन्छ त्यो नै सबैभन्दा चरालाई सङ्कटमा ल्याउने चाहिँ मेजर कारणहरू हो विभिन्न किसिमको फुड कोही चाहिँ अब खेतमा चर्छन् जस्तो अब जाडो मौसममा आउने हाँसहरू भयो अब यिनीहरू चाहिँ चरामा चराहरू चाहिँ खेतमा गएर धानहरू खाने यो गरेको हुनाले पनि विषादीहरू हालिन्छ गाउँहरूमा त्यस्तो भेटिएको छ पूर्वमा पश्चिममा चितवनमा त्यति छैन र अरू चराहरू अब जस्तो गार्डनहरूमा भयो जङ्गलमा भयो भैँमा पाउने त्यो अब गडौलाहरू किरा फटेङ्ग्राहरू खाने कति बाली खानेहरू हुन्छ सुगाहरू भयो अब यसले गर्दाखेरि पनि अलिकति खानामा पनि असर परेको हो कि भन्ने कुराहरू छ अब जति अब फिस माछा जति खाने चराहरू छ यिनीहरूलाई पनि असर परिरहेछ पोइजनिङ गरेको हुनाले नेपालमा पाइने चराचुरुङ्गीहरू मध्ये चितवन राष्ट्रिय निकुञ्जभित्र अहिलेसम्म पाँच सय अडसठी प्रजातिका चराहरू पाइन्छन् विश्वमा लोप हुन लागेका चौतिस प्रजातिका चराहरू छन् विश्वबाट नै लोप हुन लागेका चौतिस प्रजातिका चराहरू मध्ये बाइसवटा प्रजातिका चराहरू चितवन जिल्लामा पाइन्छ त्यस्तै नेपालमा एक सय पैतालिस प्रजातिका चराहरू विश्वबाट लोप हुन लागेका छन् जसमध्ये अस्सी प्रतिशत चराहरू राष्ट्रिय निकुञ्ज र बफर्जन भित्र पाइने बड एजुकेसन सोसाइटी चितवन सौराहाका अध्यक्ष बासु बिडारीको भनाइ छ चितवन राष्ट्रिय निकुञ्ज भित्र विशेष गरेर घाँसे मैदानमा पाइने चराहरू विश्वमा लोप हुन लागेका चराहरू जाडो याममा सराई गरेर आएका चराहरू पाइने बड एजुकेशन सोसाइटी चितवन सौराहाका अध्यक्ष बासु बिडारी बताउनुहुन्छ खास गरी चितवन नेसनल भित्र चाहिँ हामीले घाँसे मैदानमा पाइने चराहरू विश्वबाट लोप हुन लागेको अवस्थाका चराहरू भेटिन्छन् त्यस्तै गरी पानीमा अहिले जब यो जाडो याममा सराई सफाई गरेर आउने चराहरू निश्चित हुनेछन् पार्कभित्रको लामी ताल तम्बर ताल अनि त्यसपछि अहिले आएर गरुड ताल जुन नयाँ निर्मित बनेको छ त्यो तालमा चाहिँ सबभन्दा बढी प्रजातिका हाँस प्रजातिका चराहरू पाइन्छन् भने गर्मी चाहिँ आउने पिटा प्रजातिका चराहरू पिटाहरू स्वर्गका रानीचरीहरू विशेष मात्रामा आउने गर्दछ नेपाल भौगोलिक दृष्टिकोणले पनि चराहरूको वासस्थानको लागि उचित मानिन्छ त्यसैले विश्वमा विभिन्न देशहरूबाट बसाइसराई गरी चराहरू राष्ट्रिय निकुञ्जमा आउने गर्दछन् विभिन्न किसिमका फलफूल घाँसे मैदान विभिन्न प्रजातिका फूलहरू तथा रुख बोट बिरुवा प्रशस्त पाइने तथा संरक्षणको व्यवस्था भएकोले पनि राष्ट्रिय निकुञ्जभित्र भारत नाइजेरिया इत्यादि देशबाट चराहरू बसाइसरी आउने गरेको फेरि पनि बर्ड एजुकेसन सोसाइटी सौराहाका अध्यक्ष बिडारी एउटा यस्तो क्षेत्र छ कि भौगोलिक दृष्टिकोणले पनि प्राय से चराहरू जाडो याममा आउने चराहरू चाहिँ उत्तरबाट आउँछन् भने गर्मीमा आउने चराहरू भारतको दक्षिणबाट आउँछन् त्यस यो क्षेत्र चाहिँ एकदम राम्रो यिनीहरूलाई प्रिजर्भ छ राम्रोसँग संरक्षण बढी गरिएको छ अनि विभिन्न किसिमको कार्यहरू छन् चोरी सिकारी कम छ छन् त छन् अलिकति पूर्वी क्षेत्रमा मार्छन् तर त्यो आधारले पनि कम छ त्यस कारणले पनि यो क्षेत्र चाहिँ फ्रुटको अवस्थामा धेरै राम्रो छ फलफुलहरू धेरै पाइन्छन् रुखहरू राम्रा विभिन्न प्रजातिका रुखहरू विभिन्न प्रजातिका घाँस मैदानहरू विभिन्न प्रजातिका फुल फुलेका फुलहरू पाइन्छ त्यस कारणले यो क्षेत्रमा चाहिँ बढी चराहरू आउने गर्छ चरा चुरुङ्गीको बारेमा अध्ययन अनुसन्धान तथा चरा चुरुङ्गी हेर्नकै लागि मात्र हजारौं पर्यटकहरू चितवन राष्ट्रिय निकुञ्ज लगायत देशका धेरै ठाउँहरूमा आउने गर्दछन् जसले गर्दा देशको अर्थतन्त्र तथा पर्यटकीय क्षेत्रमा समेत टेवा पुग्ने गर्दछ त्यसैले चरा चुरुङ्गीको संरक्षणका लागि चरासँग सम्बन्धित संस्था बढे एजुकेसन सोसाइटीले मात्रै गरेर सम्भव नहुने भएकोले नेपाल सरकार तथा चितवन राष्ट्रिय निकुञ्ज लगायतले पनि चरा संरक्षणमा अझ जोड दिनु जरुरी छ